माझमा लिएर उपस्थित भइसकेका छौँ विशेषतः आज मैले लोकसङ्कारको व्यवसायमा भर्खरै बजारमा आएका तपाईँले निकै नै मन पराउनु भएका चर्चित लोक भाकाहरू लिएर उपस्थित भएको छु र लोकसङ्कारको व्यवसायलाई तपाईँले यति बेला रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूको साथमा इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ र कार्यक्रमको सुरुवात गर्न चाहन्छु एउटा निकै नै मिठो भाकाबाट मिलन लामाले भर्खरै बजारमा लिएर आउनु भएको छ मिलन लामा र रमिला नेौपानेको आवाज रहेको भाका हो मेड इन नेपाल गोरी गोरी रूप रहेछ खैरो खैरो केसा नेपाली नि बोल्दी रहेछौ नेपाली नि बोल्दी रहेछौ कहाँ होला नि देशा कालो रोपी कालै कपाल कालो टोपी कालै कपाला नेपालैमा जन्मिए नेपालैमा हुर्किए म त हजुर मेदिन नेपाल गोरी गोरी रूप रहेछ खैरो खैरो केसा गोरी गोरी रूप रहेछ खैरो खैरो केसा नेपाली नि बोल्दिरहेछौ नेपाली नि बोल्दिरहेछौ कहाँ होला नि देशा कालो टोपी कालै कपाला कालो टोपी कालै कपाला नेपालैमा जन्मिए नेपालैमा हुर्किए म त हजुर मेदिन नेपाल गराउन त होला पक्कै फाइदा चिन्न जाने गराउन त होला पक्कै फाइदा मै हो कान्छी घुमाइदिने मै हो कान्छी घुमाइदिने नेपालको गाइदा कालो टोपी कालै कपाल कालो टोपी कालै कपाल नेपालैमा जन्माइए नेपालैमा हुर्किए म त हजुर दिन नेपाल चिन जाने गराउन त होला पक्कै फाइदा चिन जाने गराउन त होला पक्कै फाइदा मै हो कान्छे घुमाइदिने मै हो कान्छे घुमाइदिने नेपालको गाइड कालो टोपी कालै कपाल कालो टोपी कालै कपाल नेपालैमा जन्माइए नेपालैमा हुर्किए म त हजुर मेदिन नेपाल बाहिर परदेशमा बसे पनि म पनि त मेड इन नेपाल जहाँ रहे पनि मन नेपाली नै हो जहाँ भए पनि नेपाली नै हो सायद गीतले यस्तै यस्तै भन्दै थियो तपाईँ यति बेला लोकसङ्कारको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्चमा र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनबाट पनि सुनिराख्नु भएको छ विशेष गरी हामी लोकसङ्कारको व्यवसायमा रहेर तपाईँलाई यस्तै मिठा मिठा लोकभाकाहरू राख्ने गर्छौँ जुन लोकभाका अहिले नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा छन् ती लोकभाका तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ र आज भने विशेष गरी मैले भर्खरै बजारमा आएका चर्चित लोकभाकाहरू तपाईँको माझमा प्रस्तुत गरिराखेको छु जुन गीत सङ्गीत अहिलेको बजारमा निकै नै चर्चामा छ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 मैले नयाँ नयाँ लोक भाकाहरू तपाईँको माझमा प्रस्तुत गरिराखेको छु र यति बेला फेरि पनि अर्को एउटा निकै नै मिठो खालको भाका निकै नै रमाइलो खालको भाका तपाईँलाई निकै नै मनपर्छ होला यति बेला लोकसङ्कारको व्यवसायमा राख्छु तपाईँ सम्पूर्णको लागि माया छु जान तिमी बाचनानी नि जीवन जिउने पात्र तिमी हौ मलाई माया धेरै गरे नि मेरो भन्नु मात्र तिमी हौ गरे नै मेरो भन्नु मात्र तिमी हो निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ लोकसङ्कारको व्यवसायसँगै हुनुहुन्छ र लोकसङ्कारको व्यवसायमा रहेर नयाँ नयाँ लोक भाकाहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ अझै पनि तपाईँको माझमा गीत सङ्गीतहरू राख्ने रहर त थियो तर आजको लागि भने भने कार्यक्रमको लगभग अन्तमा पनि आइसकेका छौँ कार्यक्रमबाट विदा माग्नुपर्छ यतिन्जेलसम्म तपाईँले लोकसङ्कारको आजको व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु र त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र यतिन्जेलसम्मको प्राविधिक साथको लागि रिजनलाई पनि धेरै धेरै धन्यवाद दिँदै लोकसङ्कारको आजको व्यवसायबाट म प्रतीक्षा पनि बिदा हुन्छु नमस्कार पल पनि म तिमी छोटो भरेको माया मेरी हुनैलाई यो जन्म छ हुन्छ चन्द्र सूर्य यो सृष्टि र हुन्छ अञ्जुलीको फुल दिनको नैलाई प्रत्येक पाइला पल पलमा सम्झना मोटो भरेको माया मेरी उनैलाई प्रत्येक पाइला पल पलमा सम्झना मोटो भरिको माया मेरी उनैलाई